ते एकान्त गोरेटोमा हराउन देऊ मलाई यादहरूको बगैँचामा रमाउन देऊ मलाई जहाँ कोही नहोस् नहोस् यो भिड यी मान्छेहरू र मान्छेले कोरेका अनेक सिमानाहरू कतै एकान्त गोरेटोमा हराउन देऊ मलाई यादहरूको बगैँचामा रमाउन देऊ मलाई बाटो भुलेको बेला नबोलाइदेऊ मलाई एक्लै हिँड्न चाहन्छु म साथी बनाएर आफैलाई जहाँ कोही नहोस् नहोस् यो भिड मान्छेहरू र मान्छेले कोरेका अनेक सिमानाहरू कतै एकान्त गोरेटोमा हराउन देऊ मलाई यादहरूको बगैँचामा रमाउन देऊ मलाई बाटो भुलेको बेला नबोलाइदेऊ मलाई एक्लै हिँड्न चाहन्छु म साथी बनाएर आफैलाई यादहरूको through my life